उत्पत्तिको पुस्तक अध्याय एक सृष्टिको वर्णन आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो पृथ्वी आकार बिनाको र शून्य थियो अथाह समुद्रमाथि अन्धकार थियो र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दै रहनुहुन्थ्यो अनि परमेश्वरले भन्नुभयो उज्यालो होस् तब उज्यालो भयो अनि परमेश्वरले उज्यालोलाई हेर्नुभयो त्यो असल थियो उहाँले उज्यालो र अँध्यारोलाई अलग अलग गर्नुभयो परमेश्वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्नुभयो साँझ पर्यो र बिहान भयो पहिलो दिन अनि परमेश्वरले भन्नुभयो पानीका बीचमा एक क्षेत्र होस् र त्यसले पानीलाई दुई भाग गरोस् परमेश्वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग अलग गर्नुभयो तब त्यस्तै भइहाल्यो परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो साँझ पर्यो र बिहान भयो दोस्रो दिन अनि परमेश्वरले भन्नुभयो आकाश मुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस् तब त्यस्तै भइहाल्यो परमेश्वरले ओबानो भूमिलाई पृथ्वी भन्नुभयो र जम्मा भएको पानीलाई समुद्र भन्नुभयो अनि परमेश्वरले हेर्नुभयो त्यो असल थियो तब परमेश्वरले भन्नुभयो भूमिले वनस्पति बिउ हुने बोट बिरुवाहरू र आफ्नो आफ्नो किसिमको बिउ हुने फल फल्ने वृक्षहरू पृथ्वीमा उमारोस् तब त्यस्तै भयो भूमिले वनस्पति बिउ हुने बोटहरू र आफ्नो आफ्नो किसिमको बिउ हुने फल फल्ने वृक्षहरू उमार्यो अनि परमेश्वरले हेर्नुभयो त्यो असल थियो साँझ पर्यो र बिहान भयो तेस्रो दिन अनि परमेश्वरले भन्नुभयो अन्तरिक्षमा दिन र रात छुट्याउनलाई ज्योतिहरू होउन् तिनीहरू ऋतुहरू दिनहरू र वर्षहरू छुट्याउन चिन्हको रूपमा काम गरून् र पृथ्वीमा प्रकाश दिनलाई अन्तरिक्षमा ती ज्योतिहरू होउन् तब त्यस्तै भइहाल्यो अनि परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनुभयो ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्न र सानो ज्योति रातमाथि प्रभुत्व गर्न उहाँले ताराहरू पनि बनाउनुभयो अनि परमेश्वरले पृथ्वीमा प्रकाश दिनलाई दिन र रातमाथि प्रभुत्व गर्न अनि उज्यालो र अँध्यारोलाई अलग अलग गर्नलाई ती आकाशमा राख्नुभयो र परमेश्वरले हेर्नुभयो त्यो असल थियो साँझ पर्यो र बिहान भयो चौथो दिन अनि परमेश्वरले भन्नुभयो पानी जीवित जन्तुहरूले प्रशस्त गरी भरिउन् र पंक्षीहरू चाहिँ पृथ्वीमाथि अन्तरिक्षमा उडुन् यसैले समुन्द्रका विशाल जलजन्तुहरू पानीहरूमा भरिएका चलहल गर्ने किसिम किसिमका सबै जीवित प्राणीहरू र जात जातका पखेटा भएका सबै पंक्षीहरू परमेश्वरले सृष्टि गर्नुभयो र परमेश्वरले हेर्नुभयो त्यो असल थियो अनि परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष दिनुभयो फल्दै फुल्दै वृद्धि हुँदै र समुन्द्रमा भरिँदै जाओ र पंक्षीहरूको पनि पृथ्वीमा वृद्धि हुँदै जाओस् अनि साँझ पर्यो र बिहान भयो पाँचौ दिन अनि परमेश्वरले भन्नुभयो पृथ्वीले जात जातका जीवित प्राणीहरू अर्थात जात जातका पालिने पशुहरू घरसने जन्तुहरू र जात जातका वन पशुहरू उत्पन्न गरोस् तब त्यस्तै भयो परमेश्वरले पृथ्वीका जात जातका वन पशुहरू जात जातका पालिने पशुहरू र जमिनमा घर्सने जात जातका जन्तुहरू बनाउनुभयो र परमेश्वरले हेर्नुभयो त्यो असल थियो फेरि परमेश्वरले भन्नुभयो मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ तिनीहरूले समुन्द्रका माछाहरू आकाशका पन्छीहरू पालिने पशुहरू र जमिनमा चलहल गर्ने जन्तुहरूमाथि अधिकार गरून् यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो बसमा पार्दै जाओ समुन्द्रका माछाहरू आकाशका पंक्षीहरू र पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर तब परमेश्वरले भन्नुभयो हेर म तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमा नै बिउ हुने सबै फलका रूखहरू दिन्छु ती तिमीहरूको आहारको निम्ति हुनेछन् र पृथ्वीको हरेक पशु आकाशको हरेक पंक्षी र जमिनमा चलहल गर्ने हरेक जन्तु अर्थात हरेक प्राणी जसमा जीवन छ तिनीहरूका आहारको निम्ति म हरिया वनस्पति दिन्छु तब त्यस्तै भयो आफूले बनाएको हरेक कुरा परमेश्वरले हेर्नुभयो र त्यो साह्रै राम्रो थियो साँझ पर्यो र बिहान भयो छैटौं दिन